जानु छ धेरै धेरै टाढा तिमी रामा पुग्नु छ धेरै धेरै पारा तिमी रामा जानु छ धेरै धेरै टाढा तिमी पैसा लाग्छ हो तिमी आँसु यसै झारा साहस नै हो जिन्दगी हिम्मत गर बारम्बार हिँड्नेलाई नै ठेस लाग्छ हो तिमी आँसु यसै झारा साहस नै हो जिन्दगी यो हिम्मत गरा बारम्बार रुनु छ सँगै हाँस्नु सँगै तिमी रामा भोग्नु छ धेरै धेरै कुरा आशा मनमा साँची राख भरोसा नै हजुर